आफ्नै छाया पनि टाढा हुन सक्छ कहिले कहिले आफ्नै छाया पनि टाढा हुन सक्छ कहिले कहिले झार्दै आँसु मनले तस्बिर छुन सक्छ कहिले कहिले आफ्नै छाया पनि टाढा हुन सक्छ कहिले कहिले झार्दै आँसु मनले तस्बिर छुन सक्छ कहिले कहिले जुन जस्तै शीतल सधैँ कहाँ हुन्छ र यो माया जुन जस्तै शीतल सधैँ कहाँ हुन्छ र यो माया तप्प तप्प झर्ने आँसुले गाला धुन सक्छ कहिले कहिले तप्प तप्प झर्ने आँसुले गाला धुन सक्छ कहिले कहिले झर्दै आँसु मनले तस्बिर छुन सक्छ कहिले कहिले आफ्नै छाया पनि टाढा हुन सक्छ कहिले कहिले आज आफ्नै छाया टाढा टाढा भो आज आफ्नै छाया टाढा टाढा भो विश्व भन्छु झन् झन् माया गाडा भो विश्व भन्छु झंझन माया गाड़ा भो जुल्हो भन थे माया फुल्हो भन थे माया जुल्हो भन थे माया फुल्हो भन थे माया कलेजीमा अल्झिरहे आज आफ्नै छाया टाढा टाढा सँगै जिउने दुई किनार झै हुनु पर्यो बाचा थियो सँगै जिउने दुई किनार झै हुनु पर्यो कस्तो भाग्य रहेछ मेरो हाँस्न खोज्दा रुनु पर्यो कस्तो भाग्य रहेछ मेरो हस्न खोज्दा दुलो पर्यो आज आफ्नै छाया टाढा टाढा भो आज आफ्नै छाया टाढा टाढा भो बिर्सु भन्छु झन् झन् माया गाडा भो बिर्सु भन्छु झन् झन् माया गाडा भो जुन हो आज आफ्नै छाया टाढा टाढा भो बिर्सु भन्छु झन्झन माया गाडा भो जुन हो भन्थे माया फुल हो भन्थे माया उही माया मलाई किन काँडा भो गायत्री थापाको शब्द राजकुमार बगरको सङ्गीत माया एल्बमबाट उदय सुताङको आवाजमा पृष्ठभूमिमा गुन्जिरहेको यसै सुमधुर साङ्गीतिक स्वर नमस्कार अनि रात्रिकालीन अभिवादन कार्यक्रम मुक्तक मामा दर्पण पारिका आत्मीय मित्र राजसँगै म छु तपाईँकै हर्ष अनि विस्मातको मित्र रामु आचार्य मित्र तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघार्ज सुनिरहनु भएको छ विश्वको जुन कुनै कुनामा रहेर पनि W W W dot radio Arpan dot com dot NP मार्फत यो आवाज तपाईँ प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ साथमा कार्यक्रम मुक्तक मधुरिमालाई विभिन्न वेबसाइटहरू विभिन्न ब्लगहरू मार्फत पनि डाउनलोड गरेर सुनिरहनु भएको छ कार्यक्रम डाउनलोडको व्यवस्था मिलाउने रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरजका मित्रद्वय रिजन केसी अनि लक्ष्मण सापकोटालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यस्तै चिसापानी छ रामेछापका रामशरण श्रेष्ठ भक्तिपुर सात सर्लाहीका मोहन बिहानी गाउँ शहर दुई दनाई गाउँ लम्जुङका आशिष दनाई डुमरवाना बारा हाल युएईमा रहनुहुने विकास नेउपाने ईश्वरपुर तिन बैलबास सर्लाहीमा रहनुहुने सरोज चौलागाई सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु मित्र आजको बसाइमा पनि तपाईँका मुक्तकहरूसँगै रहनका लागि हामी उपस्थित भइसकेका छौँ यो साता पनि उसै गरी तपाईँका मायाहरू मैले पाएको छु तपाईँका धेरै मुक्तकहरू मैले पाएको छु ढिला नगरिकन आजको कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु घायल दीपक कार्की को यो मुक्तकबाट पुरा जिन्दगी परदेशमै खिएर गयो पुरा जिन्दगी परदेशमै खिएर गयो हरेक पल आँसु मात्र पिएर गयो तिम्रो यादले झन झनाइरा जिन्दगी तिम्रो यादले झन झनाइरा जिन्दगी आमा कसरी भनौँ खुसीले जिएर गयो आमा कसरी भनौँ खुसीले जिएर गयो हरेक पल आँसु मात्र पिएर गयो पुरा जिन्दगी परदेशमै खिएर गयो जिन्दगी परदेशमा डुबिरहेका कुराहरू यस मुक्तकले उठाउँदै थियो घायल दीपक कार्कीलाई धन्यवाद बनकटवा नौ लालपुर बाँकेका मित्र हुनुहुन्छ हाल धमिलो सहर भारतबाट मुक्तक पठाउनु भएको थियो कृष्ण साउद झरना हाल मुम्बई भारतबाट लेख्नुहुन्छ विवश भई विवगमा ढल्न बाँकी छु विवश भई विवगमा ढल्न बाँकी छु बर्सातको फुलसरी गल्न बाँकी छु जिउँदैन भो पहाड बोकी मनमा बिरहको जिउँदैन भो पहाड बोकी मनमा बिरहको यादै यादको रापमा जल्न बाँकी छु यादै यादको रापमा जल्न बाँकी छु बर्सातको फुलसरी गल्न बाँकी छु जिन्दगी गलेको फुलसरी गल्न बाँकी भएका कुरा हुँदै थियो यहाँ धन्यवाद छ कृष्ण साउतलाई यस साथको लागि प्रकाश साङ्बो जिर्मले तिन सलकपुर इलामबाट लेख्नुहुन्छ त्यो मन्दिरमा हामीले पूजा लाउनु हुँदैन रे त्यो मन्दिरमा हामीले पूजा लाउनु हुँदैन रे हरे राम हरे कृष्ण भजन गाउनु हुँदैन रे सङ्घारमा टेक्दा चोख्याउँछन् पानी लगाई सङ्घारमा टेक्दा चोख्याउँछन् पानी लगाई टाढैबाट हेर भन्छन् नजिक आउनु हुँदैन रे टाढैबाट हेर भन्छन् नजिक आउनु हुँदैन रे त्यो मन्दिरमा हामीले पूजा लाउनु हुँदैन रे हरे राम हरे कृष्ण भजन गाउनु हुँदैन रे जात भातको पर्खाल समाजमा अझै पनि विद्यमान हुँदाखेरि मान्छेले दुःख पाएका कुराहरू यस मुक्तकले व्यक्त गर्दै थियो प्रकाश स्याङ्बोलाई धन्यवाद छ श्रीकान्त कहिराज कृष्ण मन्दिर चोकबाट लेख्नुहुन्छ पसिना यही माटोमा खनाउने बेला भयो पसिना यही माटोमा खनाउने बेला भयो फर्क परदेशी अब देश बनाउने बेला भयो यही देशमा बसी हाँसु खुसी साटेर यही देशमा बसी हाँसु खुसी साटेर धान रोप्दै असार पन्ध्र मनाउने बेला भयो धान रोप्दै असार पन्ध्र मनाउने बेला भयो फर्क परदेशी अब देश बनाउने बेला भयो पसिना यही माटोमा खनाउने बेला भयो नेपाल कृषि प्रधान देश हो र कृषि मार्फत क्रान्ति गर्नका लागि स्वदेशमै फर्कनका लागि आग्रह गर्दै हुनुहुन्थ्यो श्रीकान्त कहिराज धन्यवाद यो साथको लागि काजी सूर्यबहादुर थापा रावतकोट छ जलजले दैलेख हाल गुजरात भारतबाट लेख्दै हुनुहुन्छ कोही तिमीलाई इज्जत दिँदैछ कोही तिमीलाई इज्जत दिँदैछ वर्तमान भुलाएर विगत दिँदैछ मलाई लत्याई रमायौ महलमा मलाई लत्याई रमायौ महलमा को हो त्यो जो नदेखिने राहत दिँदैछ को हो त्यो जो नदेखिने राहत दिँदैछ कोही तिमीलाई इज्जत दिँदैछ वर्तमान भुलाएर विगत दिँदैछ धन्यवाद काजी सूर्यबहादुर थापालाई मनोज गिरी छापिले पाँच गुल्मी हाल बुटोलबाट लेख्नुहुन्छ नेपाल अब ढल्न बाँकी छ नेपाल देश अब ढल्न बाँकी छ किरा परिपरि गल्न बाँकी छ के गरून् त जनताले जिउँदै मारेपछि के गरून् त जनताले जिउँदै मारेपछि जिउँदो लास भाषा नेपाल जल्न बाँकी छ जिउँदो लास भाछ नेपाल जल्न बाँकी छ नेपाल देश अब ढल्न बाँकी छ सम्पूर्ण जनताहरूलाई नेपालप्रतिको उत्तरदायित्व वहन गर्दै अगाडि बढ्नको लागि आग्रह गरेको यो मुक्त थियो अब पनि नेपालीले नेपाललाई व्यवस्था गर्ने हो भने नेपालको अस्तित्व मेटिँदैछ भन्ने भाव यस मुक्तकमा रहेको थियो धन्यवाद यो साथको लागि मनोज गिरीलाई हेमराज वाग्लेको मुक्त यति बेला पाँच थर अमरपुर दुई भालुचोक्का मित्र हुन्छ मनले हेरोजे तिमीलाई सम्पत्ति मलाई चाहिँदैन मनले रोजे तिमीलाई सम्पत्ति मलाई चाहिँदैन विश्वास गरे तिमीलाई अरू खोजे पनि पाइँदैन फुल झैँ तिमी फुलिदिनु काँडालाई मारिदिनु फुल झैँ तिमी फुलिदिनु काँडालाई मारिदिनु भमरा जति आए पनि अब माया लाइँदैन भमरा जति आए पनि अब माया लाइँदैन विश्वास गरे तिमीलाई अरू खोजे पनि पाइँदैन मनले रोजे तिमीलाई सम्पत्ति मलाई चाहिँदैन माया र प्रेममा सम्पत्ति अगाडि आउनै सक्दैन मनले चाहेको मान्छे पाए त्यही नै सबैभन्दा ठुलो बनिदिन्छ माया प्रेममा धन्यवाद हेमराज वाग्लेलाई यो साथको लागि तिलक निष्कर्ष रत्नगर साथबाट लेख्नुहुन्छ मनमा काढे तार हुन्छ मनमा काढे तार हुन्छ फुलमा पनि धार हुन्छ मनमा काँढे तार हुन्छ फुलमा पनि धार हुन्छ सच्चा समर्पण भयो भने सच्चा समर्पण भयो भने त्यही साँचो प्यार हुन्छ त्यही साँचो प्यार हुन्छ फुलमा पनि धार हुन्छ मनमा काँडे तार हुन्छ धन्यवाद तिलक निष्कर्षलाई यो साथको लागि विश्वास लामा क्यानाडाबाट लेख्नुहुन्छ आँसुहरू लुकाएर हाँस्न मन लाग्यो आँसुहरू लुकाएर हाँस्न मन लाग्यो टुक्रिएका रहरहरू गाँस्न मन लाग्यो तिम्रो मुस्कानमा खै के जादु छ तिम्रो मुस्कानमा खै के जादु छ तिमीलाई देखेर बाँच्न मन लाग्यो तिमीलाई देखेर बाँच्न मन लाग्यो टुक्रिएका रहरहरू गाँस्न मन लाग्यो आँसुहरू लुकाएर हाँस्न मन लाग्यो जिन्दगीको गोरेटोमा कसैलाई भेटिसकेपछि फेरि पनि जिन्दगी जिउने उत्साह बढेका भावहरू विश्वास लामालाई धन्यवाद यो साथको लागि सीताराम घिमिरे जिता एक लमजुङबाट लेख्नुहुन्छ तितो टर्रो किन खान्थे पाएपछि मिठो जेरी तितो टर्रो किन खान्थे पाएपछि मिठो जेरी सबै कुरा विचार गरी बोल्नु पर्थ्यो बोल्दाखेरि भ्रष्टाचारको चौघेरामा के को सक्थ्यौ एक्लै टिक्न भ्रष्टाचारको चौघेरामा के को सक्थ्यौ एक्लै टिक्न सुशासनले हारेको छ कुशासनले जितो फेरि सुशासनले हारेको छ कुशासनले जितो फेरि तितो टर्रो किन खान्थे पाएपछि मिठो जेरी सबै कुरा विचार गरी बोल्नु पर्थ्यो बोल्दाखेरि धन्यवाद सीताराम घिमिरेलाई यो साथको लागि विवेक शाही दैलेखबाट लेख्नुहुन्छ भाग्यबाट नै ठगिएको मान्छे म त भाग्यबाट नै ठगिएको मान्छे म त समयबाट नै लुटिएको मान्छे म त म गर्जिरहेको छु यो संसारमा किन म गर्जिरहेको छु यो संसारमा किन मायाबाट नै खोसिएको मान्छे म त मायाबाट नै खोसिएको मान्छे म त भाग्यबाट नै ठगिएको मान्छे म त समयबाट नै लुटिएको मान्छे त धन्यवाद विवेक शाहीलाई दैलेखदेखिको यो साथको लागि केहर सिंह खासु मगर लेख्नुहुन्छ गुल्मी बलिथुमका मित्र हुनुहुन्छ हाल भारतबाट म त बग्दै आएको भेलमा परेछु म त बग्दै आएको भेलमा परेछु तिम्रो मायाको खेलमा परेछु माया गर्छु भन्दै फसाए मलाई माया गर्छु भन्दै फसाए मलाई आज जन्म कैद जेलमा परेछु आज जन्म कैद जेलमा परेछु तिम्रो मायाको खेलमा परेछु म त बग्दै आएको भेलमा परेछु किहर सिंह खासु मगरलाई धन्यवाद यो साथको लागि अनुज खड्का पर्सा चितवनका मित्र हुनुहुन्छ आधी आउँछ अनि तुफान आउनेछ आधी आउँछ अनि तुफान आउनेछ विनाश र प्रलयको मुहान आउनेछ सबै जाति सबै धर्मी सङ्कटमा पर्छौ जब सबै जाति सबै धर्मी सङ्कटमा पर्छौ जब हेरौँ कसलाई बचाउन भगवान आउनेछ हेरौँ कसलाई बचाउन भगवान आउनेछ विनाश र प्रलयको मुहान आउनेछ आधी आउँछ अनि तुफान आउनेछ धन्यवाद अनुज खड्कालाई पर्सा चितवनदेखिको यो साथको लागि नवीन विष्ट बेसहारा बान्न तोली चार आछाम हाल गुजरात भारतबाट लेख्नुहुन्छ आज भोलि भन्दा भन्दै पच्चिस वर्ष पार भयो आज भोलि भन्दा भन्दै पच्चिस वर्ष पार भयो उमेर बढ्दै जिन्दगी नै भार भयो कसरी बिताउनु अन्धकार जीवन कसरी बिताउनु अन्धकार जीवन अर्काकै सहाराको जिन्दगी खुकुरीको धार भयो अर्काकै सहाराको जिन्दगी खुकुरीको धार भयो उमेर बढ्दै जिन्दगी नै भार भयो उमेर बढ्दै जिन्दगी नै भार भयो जसलाई मैले पूजा गरेँ देउता कहाँ पत्थर थियो न दोष तिम्रो न दोष मेरो दोषी त हाम्रो नजर थियो एक सुन्दर सहर थियो पिपल छेउमा बर थियो न दोष तिम्रो न दोष मेरो दोषी त हाम्रो नजर थियो धीरज त्रिवेणीको शब्दमा नजर एल्बमबाट जुन रिजाल काफ्लेको आवाजमा गुन्जिरहेको यसै सुमधुर साङ्गीतिक स्वरसँगै तपाईँलाई फेरि पनि स्वागत छ मित्र तपाईँ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरजको ध्वनि तरङ्गमा तपाईँकै प्रिय कार्यक्रम मुक्तक मधुरीमा सुनिरहनु भएको छ र आजको बसाइमा पनि तपाईँले माया गरेर पठाउनुभएका तपाईँका मुक्तकहरूलाई कार्यक्रममा स्थान दिइरहेको छु र यो क्रमलाई अझै पनि अगाडि बढाउन चाहन्छु अर्जुन भट्टराई झापाका मित्र हुनुहुन्छ हाल दक्षिण कोरियाबाट लेख्नु भएको छ चेतको भन्दा ज्यादा अचेतको कुरा गर्छ चेतको भन्दा ज्यादा अचेतको कुरा गर्छ नाना भाती के के के के सङ्केतको कुरा गर्छ खान नपाएर ग्यास्ट्रिकले सताइरहेको छ खान नपाएर ग्यास्ट्रिकले सताइरहेको छ ऊ भने लागो लगान भूत प्रेतको कुरा गर्छ ऊ भने लागो लगान भूत प्रेतको कुरा गर्छ नाना भाँती के के के के सङ्केतको कुरा गर्छ चेतको भन्दा ज्यादा अचेतको कुरा गर्छ धन्यवाद यो सुन्दर मुक्तकको लागि सुन्दर शेर्पाली बिन्दास रुगा दुई घनखोला रुकुमबाट लेख्नुहुन्छ पिरतीमा एक्कासी आगो झोसिएको बेला पिरतीमा एक्कासी आगो झोसिएको बेला पीडाहरूले सारा जीवन मोसिएको बेला कति धेरै सताउँदो रहेछ त्यो हिजोको यादले कति धेरै सताउँदो रहेछ त्यो हिजोको यादले आफ्नै अगाडिबाट खुसी खोसिएको बेला आफ्नै अगाडिबाट खुसी खोसिएको बेला पीडाहरूले सारा जीवन मोसिएको बेला पिरतीमा एक्कासी आगो झोसिएको बेला पिरतीमा आगो लागेपछि पीडाले सारा जीवन सताएका कुराहरू यस मुक्तकमा थियो धन्यवाद सुन्दर शेर्पाली बिन्दासलाई प्रदीप खिमदुङ राई छिनामखु नौ भोजपुरबाट लेख्नुहुन्छ सम्हाली राख्नु चञ्चले मन पिरती बसला है सम्हाली सम्हालिराख्नु चञ्चले मन पिरती बसला है छुट्याउने गाह्रो मायाको बन्धन मुटुमा कसला है समयको खेल उर्लदो भेल जवानी उस्तै छ समयको खेल उर्लदो भेल जवानी उस्तै छ देखेको होइन लेखेको हुन्छ जिन्दगी फस्ला है देखेको होइन लेखेको हुन्छ जिन्दगी फस्ला है सम्हालिराख्नु चञ्चले मन पिरती बसला है धन्यवाद प्रदीप खिमदुङ राईलाई यो साथको लागि समीर कार्की झापा हाल दक्षिण कोरियाबाट दुई मन मिल्नुपर्छ धन दिएर हुन्न माया दुई मन मिल्नुपर्छ धन दिएर हुन्न माया भित्र निको हुनुपर्छ बाहिर सिएर हुन्न माया आफ्नो लागि अरूको खुसी खोज्ने कुरा गर्छौ आफ्नो लागि अरूको खुसी खोज्ने कुरा गर्छौ समर्पण गर्न जान्नुपर्छ मात्र लिएर हुन्न माया समर्पण गर्न जान्नुपर्छ मात्र लिएर हुन्न माया भित्र निको हुनुपर्छ बाहिर सिएर हुन्न माया दुई मन मिल्नुपर्छ धन दिएर हुन्न माया वास्तवमै एकदमै साँचो कुरा माया हुनको लागि मन मिल्नुपर्छ मनले रोज्नुपर्छ मनमा माया पलाउनुपर्छ त्यत्तिकै एकहोरो भरमा कहाँ माया बस्छ र मित्र धन्यवाद यो साथको लागि कार्की समीरलाई एक बहादुर पुलामी मगर मैदी दुई धादिङ हाल बिरानो मुलुकबाट उज्यालोमा रम्दा तिमी खुसी दिने रात छ मलाई उज्यालोमा रम्दा तिमी खुसी दिने रात छ मलाई व्यर्थमा तारा गनी भुलिदिने मात छ मलाई भुलेर अतीतहरू देख्न खोज्दा रङ्गिन सपना भुलेर अतीतहरू देख्न खोज्दा रङ्गिन सपना यादहरू पीडा बनी पोली दिने घात छ मलाई यादहरू पीडा बनी पोलिदिने घात छ मलाई व्यर्थमा तारागनी भुलिदिने मात छ मलाई उज्यालोमा रम्दा तिमी खुसी दिने रात छ मलाई धन्यवाद एक बहादुर पुलामी मगरलाई राई मुकमिन रमेश हाल साउदी अरबबाट लेख्नुहुन्छ नाच्न छाडियो कसम अचेल गाउन छाडियो नाच्न छाडियो कसम अचेल गाउन छाडियो ढोल झ्याम्टा तबला सब बजाउन छाडियो जबदेखि लाग्यो तिम्रो रूपको नसा मलाई जबदेखि लाग्यो तिम्रो रूपको नसा मलाई रम रक्सी गिलास सब समाउन छाडियो रम रक्सी गिलास सब समाउन छाडियो झोल झ्याम्टा तबला सब बजाउन छाडियो नाच्न छाडियो कसम अचेल गाउन छाडियो धन्यवाद यो सुन्दर मुक्तकको लागि राई मुकमेन रमेशलाई टेक विवश आरसी खलङ्गाट रुकुम हाल मलेसियादेखि लेख्नुहुन्छ मैले हारेँ उसको जित पक्कै हुन्छ मैले हारेँ उसको जित पक्कै हुन्छ अनि मेरो वियोगको गीत पक्कै हुन्छ दर्द छ दिलभरि कसरी भुल्नु मैले दर्द छ दिलभरि कसरी भुल्नु मैले भोलि मेरो आजको अतीत पक्कै हुन्छ भोलि मेरो आजको अतीत पक्कै हुन्छ अनि मेरो वियोगको गीत पक्कै हुन्छ मैले हारे उसको जित पक्कै हुन्छ एकजनाको हार भएपछि अर्काको जित त पक्कै पनि हुन्छ धन्यवाद टेक विवश आरसीलाई यो साथको लागि केशव चापागाई सोयाक इलामका मित्र हुनुहुन्छ हाल दक्षिण कोरियाबाट लेख्नुहुन्छ मेरो पनि मुटु तिम्रो जस्तो भइदिए मेरो पनि मुटु तिम्रो जस्तो भइदिए स्वीकार्थ्यौ भन म कस्तो भइदिए किन रुनु पर्थ्यो र मैले एक्लै सधैँ किन रुनु पर्थ्यो र मैले एक्लै सधैँ मेरो जस्तै तिम्रो माया सस्तो भइदिए मेरो जस्तै तिम्रो माया सस्तो भइदिए मेरो पनि मुटु तिम्रो जस्तो भइदिए निकै सुन्दर मुक्तक केशव चपागाईलाई धन्यवाद यो साथको लागि सुन्दर राणा मगर शक्ति खुराटबाट लेख्नुहुन्छ खिसाएर जाऊ चाहे रिसाएर जाऊ खिसाएर जाऊ चाहे रिसाएर जाऊ मायाको भारी यतै बिसाएर जाऊ तर मत मायामा दन्दनी बलिसके तर मत मायामा दन्दनी बलिसके हल्लाई पानी झारी चिसाएर जाऊ आकाश हल्लाई पानी झारी चिसाएर जाऊ मायाको भारी यतै बिसाएर जाऊ खिसाएर जा जाऊ चाहे रिसाएर जाऊ धन्यवाद सुन्दर राणा मगरलाई यो साथको लागि आशिष दनाई बेसी सहर लमजुङबाट लेख्नुहुन्छ निकै हराएको छु निकै गुमाएको छु मैले निकै हराएको छु निकै गुमाएको छु मैले जिन्दगीमा यति धेरै दुःख पाएको छु मैले खै कसरी यो मुटुमा कब्जा गर्यौ तिमीले कुन्ने खै कसरी यो मुटुमा कब्जा गर्यौ तिमीले कुन्ने तिमीलाई मुटुबाटै मन पराएको छु मैले तिमीलाई मुटुबाटै मन पराएको छु मैले जिन्दगीमा यति धेरै दुःख पाएको छु मैले निकै हराएको छु निकै गुमाएको छु मैले जिन्दगीमा पाउनुभन्दा बढी गुमाएका भावहरू यस मुक्तकमा थियो आशिष दनाईलाई धन्यवाद जितेन्द्र गुरुङ के सानो सिरी नौ बर्दिया हाल दुहा कतारबाट लेख्नुहुन्छ फुलकै कुरा गर्न थाले जुनकै कुरा गर्न थाले फुलकै कुरा गर्न थाले जुनकै कुरा गर्न थाले माया प्रीति लाउन पनि सुनकै कुरा गर्न थाले आफ्नो पार्टी मजबुत बनाई कुर्सी पाउनलाई आफ्नो पार्टी मजबुत बनाई कुर्सी पाउनलाई मिलिजुली सयौँ नेता खुनकै कुरा गर्न थाले मिलिजुली सयौँ नेता खुनकै कुरा गर्न थाले माया प्रीति लाउन पनि सुनकै कुरा गर्न थाले फुलकै कुरा गर्न थाले जुनकै कुरा गर्न थाले धन्यवाद जितेन्द्र गुरुङ के फासलाई एउटा अन्तिम मुक्तक मात्रै अबको क्रममा राजा बाबु सुवेदी कैलाली हाल कर्नाटक बेङ्गलोरबाट लेख्नुहुन्छ जितको आशा थियो तर तिमीले गर्दा हार्नु पर्यो जितको आशा थियो तर तिमीले गर्दा हार्नु पर्यो त्यसैले त तिमीलाई छोडी अन्तै बसाई सार्नु पर्यो के के सोचेको थिएँ मैले जिन्दगीमा के के सोचेको थिएँ मैले जिन्दगीमा तिमीलाई पाउने आशा मेरो सधैँका लागि मार्नु पर्यो तिमीलाई पाउने आशा मेरो सधैँका लागि मार्नु पर्यो जितको आशा थियो तर तिमीले गर्दा हार्नु पर्यो त्यसैले त तिमीलाई छोडी अन्तै बसाई सार्नु पर्यो धन्यवाद आरबी सुवेदी राजा बाबुलाई यो साथको लागि मित्र आजको लागि कार्यक्रम मुक्तक मधुरिमाको निर्धारित समय सकिसकेको छ भन्ने इसारा मैले पाइसकेको छु आजको व्यवसायबाट छुट्नै पर्छ त्यसो त आज नछुटे अर्को साता मिलन सम्भव हुँदैन त्यसैले पनि छुट्नुपर्छ दिन हुन्छ र त रात हुन्छ रात हुन्छ र फेरि दिनुहुन्छ यो चक्र सँगसँगै हामी पनि घुम्नुपर्छ आजको कार्यक्रमलाई सुनेर साथ दिनुहुने तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दर्पण पारीबाट साथ दिने आत्मीय मित्र राजुलाई धन्यवाद तपाईँकै मित्र रामु आचार्य पनि कार्यक्रम मुक्तक मधुरिमाको व्यवसायबाट बिदा चाहन्छु नमस्कार शुभरात्रि मिठो निधरीको कामना